धोका दिने तिमी पीडा खप्ने मैले धोका दिने तिमी पीडा खप्ने मैले अब धरती छोड्छु प्रिय तिमीले भन्दा पहिले अब धरती छोड्छु प्रिय दिलमा गाडा भयो खुसी लुट्ने तिमी आँसु पिउने मैले खुसी लूटने तिमी आँसु पिउने मैले अब धरती छोड्छु प्रिय तिमीले भन्दा पई छोड्छु प्रिय तिमीले बाँच्नु भन्दा मर्नै अब बेस लाग्यो धोका दिने तिमी पीडा खप्ने मैले धोका दिने तिमी पीडा खप्ने मैले अब धरती छोड्छु Be.